जवाफको कार्यक्रम साताको सोमबार मध्याह बाह्र बजेको नेपाल बाढी समाचार पछि मात्र रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघार्जमा that नमस्कार सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार सुनेर बस्नुहुनेछ सम्पूर्ण सम्पूर्ण तपाईँमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रम अर्पण फिल्मी कोहीसँगै उपस्थित भइसकेको छु सुन्दै गर्नु भएको आवाज सागरको अनि यो आवाजले तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पढाउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot कमबाट प्रत्येक सातको सोमबार मध्याह बाह्र बजेको समाचारपछि करिब करिब एक बजीसम्म हामी आउने गर्छौँ कार्यक्रम फिल्मी क्विज लिएर र कार्यक्रम हटफोन फिल्मी क्विज नेपाली चलचित्र सम्बन्धी रमाइलो हारी जवाफको खेल हो र तपाईँ पनि आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हारी जवाफको खेल यदि खेल्न चाहनुहुन्छ भने भने तपाईँ आउन सक्नुहुन्छ र प्रोग्राममा सहभागिता जनाउन आउने प्रत्येक कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सोध्दै गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन हुन्छ भने दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन र प्रत्येक प्रश्नको अङ्कभार दस दस रहने गर्छ सबैभन्दा बढी प्रश्न मिलाइ बढी अङ्क ल्याउने साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जनज्योति हल पर्सा बजारको तर्फबाट दुईवटा टिकट प्राप्त गर्नुहुनेछ र सिनेमा हेर्न जान सक्नुहुन्छ त्यहाँ प्रदर्शन भइराखेको भइराखेको कुनै पनि सिनेमा हेर्न सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस <clears throat> र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हारिजबाबको खेल खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ स्टुडियोको नम्बर फेरि पनि म भन्छु शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस र फिल्मका क्वेसन प्रश्न हामीले सोध्दैछौँ समसामयिक प्रश्न रहेका छन् र अहिले प्रदर्शन भइराखेको फिल्महरू प्रदर्शनको नजिक नजिक आउन लागेका फिल्महरू प्रश्नहरू यसैको फेरोमा रहेर हामीले प्रश्न सोध्दै आइराखेका छौँ र त्यो प्रश्नको सही जवाब तपाईँबाट खोज्दै आइराखेका छौँ र सही उत्तर दिने साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुन्छ जनज्योति हल पर्सा बजारको तर्फबाट दुईवटा टिकट प्राप्त गर्नुहुन्छ र त्यहाँ प्रदर्शन भइराखेको कुनै पनि सिनेमा हेर्न सक्नुहुन्छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हैजबाबको खेल यदि खेल्न चाहनुहुन्छ नेपाली चलचित्रसँग सम्बन्धित रहेर प्रश्न सोध्छौँ र तपाईँको अलिकति इच्छाको सब विषय छ भने अलिकति तपाईँ चासो राख्नुहुन्छ भने अवश्यले तपाईँले प्रश्न सजिलोसँग मिलाउन सक्नुहुन्छ र यतिखेर कोही साथी टेलिफोन लाइनमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्न चाहन्छु हजुर नमस्कार हजुर नमस्कार हजुर नमस्कार नमस्कार हजुर हजुर नमस्कार को बोल्दै हुनुहुन्छ कुमरोजबाट को भन्नुभयो सुभाष तपाईँको नाम मैले स्पष्ट सुन्न सकिनँ नाम भन्नुहोस् त सुभाष थिङ सुभाष थिङ हजुर ए सुभाष थिङ के छ सुभाषजी हालखबर सब ठिकठाक छ ठिकठाक छ है नेपाली सिनेमा कतिको हेर्नुहुन्छ चेक नम्बर ओके कुम्रोजबाट आउनुभएको थियो सुभाष थिङ उहाँसँग हामीले धेरै कुराकानी गर्न सकेनौँ डिस्कनेक्ट भइसकेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हर्जबाबुको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन बिल्कुलै हामीले खुल्ला गरिराखेका छौँ र एउटा इन्फर्मेसन म राख्छु नेपाली कथन चलचित्र ब्रह्माको चितवनका विभिन्न स्थानमा छायाङ्कन भइराखेको छ र फिल्म अलिकति फरक धारमा निर्माण गर्न लागेको फिल्म हो र चेतन सापकोटा लगायतका सङ्गीतकारहरूले सङ्गीत भर्ने काम फिल्ममा गर्नुभएको छ र यतिखेर भने भरतपुरको होटेल सँगसँगै अस्पतालमा पनि यो फिल्मको धमाधम छायाङ्कन भइराखेको छ भने नेपाली कथन चलचित्र मन मनमाको पनि यतिखेर छायाङ्कन भइराखेको छ ओके यतिखेर टेलिफोन लाइन लाइनमा कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरिहाल्छु नमस्कार हेलो हजुर नमस्कार नमस्कार को बोल्दै हुनुहुन्छ अघि हजुर हजुर अघि बोल्दै थियौँ हामी बिचैमै डिस्कनेक्ट भइदियो है हजुर फोन काट्यो डिस्टर्ब छ त्यही ओके हुन्छ यहाँको लागि म ढिला नगरिकन प्रश्न राखिहाल्छु ध्यान दिएर सुन्नु होला यहाँको लागि प्रश्न रहेको छ हाल प्रदर्शन भइराखेको चलचित्र मेरो मनको साथीमा सङ्गीत कसको रहेको छ अप्सन यस्तो रहेको छ A Mahesh Khadka B Basanta Sapkota C Chetan Sapkota Sapkota के भन्नुभयो बसन्त सापकोटा बसन्त सापकोटा के गरौँ त्यसलाई ओके गरौँ है ओके राज बसन्त सापकोटा भन्नुभयो सही जवाफ या गलत जवाफ के हो ला जवाफ बिग्रियो त ओके सुभाषजी यसको सही जवाफ हो महेश खड्का यहाँको लागि दोस्रो प्रश्न राख्छु है त ध्यान दिएर सुन्नु चलचित्र ब्ल्याक नाइट कहिलेदेखि प्रदर्शनमा आउँदैछ ब्ल्याक नाइट हजुर ब्ल्याक नाइट चलचित्र कहिलेबाट प्रदर्शनमा आउँदैछ जेठ तेह्र के गरौँ फाइनल गरौँ हजुर ओके राज जेठ तेह्र भन्नुभयो सही जवाफ या गलत जवाफ के हो भन्दा तपाईँको जवाब बिग्रियो त ओके सुभाषजी जेठतिर गलत जवाब दिनुभएको छ यसको सही जवाफ हो वैशाख सत्ताइस गतिबाट यो सिनेमा प्रदर्शनमा आउँदैछ प्रयासको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँलाई है अर्को साता पनि आउनुहोला अहिले पनि छुट्यौँ नमस्कार नमस्कार ओके आउनु आउनुभएको थियो सुभाष टिङ हुनुहुन्थ्यो दुईवटा प्रश्न राखेको थिएँ दुईवटा प्रश्नको गलत जवाब दिएर गइसक्नु भएको छ तपाईँ पनि आउन सक्नुहुन्छ नेपाली चलचित्र सम्बन्धी रमाइलो जबको खेल खेल्नको लागि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरी राखेका छौँ र अलिकति फेरि पनि म इन्फर्मेसन राख्छु नेपाली कथन चलचित्र मेरो मनको साथी गत शुक्रबारबाट चाहिँ देशव्यापी प्रदर्शन भइराखेको छ र यो फिल्ममा सङ्गीत भर्ने काम मजकर काले गर्नुभएको रहेको छ भने फिल्मलाई प्रदीप श्रेष्ठले निर्देशन गर्नुभएको राजेश साईको लगानी रहेको छ नेपाली कथा चलचित्र मेरो मनको साथीमा र नारायणगढको सेरफेरमा कुराकानी गर्ने हो भने नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा पनि यो सिनेमा प्रदर्शन भइराखेको छ सिनेमाले राम्रो व्यापार गरेको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ र नेपाली चलचित्र सम्बन्धी रमाइलो हाजी जवाबको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ हामी एकछिन गीत सुन्छौँ र गीत पछि फेरि पनि आउनेछौँ कोही छैन तिमी जस्तो यो संसारमा पक्कै जसलाई देख्छ पहिलो नजर उहिरो किन्छ टक्कै ओके सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूको प्रस्तुति प्रोग्राम अर्पण फिल्मी क्विज सुनिरहनु भएको छ र प्रोग्राम फिल्मी अर्पण फिल्मी क्विज आउने गर्छ प्रत्येक साताको सोमबार मध्याह बाह्र बजेको समाचारपछि करिब करिब एक बजीसम्म र प्रोग्रामभित्र रहेर हामीले नेपाली चलचित्र सम्बन्धी रमाइलो हाजी जवाबको खेल खेल्दै राखेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हाजी खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ र प्रोग्राममा सहभागिता जनाउन आउने प्रति कलरको लागि हामीले जम्मा दुईवटा प्रश्न सोध्ने गर्छौँ पहिलो प्रश्नको तिनवटा अप्सन हुन्छ दोस्रो प्रश्नको कुनै पनि अप्सन हुँदैन प्रत्येक प्रश्नको अङ्कभार दस रहने गर्छ सबैभन्दा बढी प्रश्न मिलाए बढी अङ्क जो साथीले ल्याउनुहुन्छ उक्त साथीहरूमध्ये हामी एकजनालाई विजेता बनाउनेछौँ र विजेताले प्राप्त गर्नुहुनेछ जनज्योति अल्पर्सा बजानको तर्फबाट दुईवटा टिकट प्राप्त गर्नुहुनेछ आउँदै गर्नुहोला शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले बिल्कुलै खुल्ला गरिराखेका छौँ नेपाली चलचित्र सम्बन्धी रमाइलो हाज्यभावको खेल यदि खेल्न चाहनुहुन्छ भने तपाईँ आउन सक्नुहुन्छ र अलिकति फेरि पनि म इन्फर्मेसन राख्छु नेपाली कथानक चलचित्र क्रेजीको बारेमा थोरै म इन्फर्मेसन राख्छु यसअघि मिसकल बनाउने भने तापनि नाम चेन्ज गरेको छ फिल्म क्रेजीले र क्रेजीको अब चाँडै नै गीत रेकर्डिङ कार्य चाहिँ धमाधम हुने कुरा चाहिँ यसै फिल्मका निर्देशक किशोर चौधरीले हामीलाई जानकारी दिनुभएको छ र यसै बिहानले योभन्दा अगाडि लफडा र भेटी बनाइसकेको छ लफडा अब प्रदर्शनमा आउनुपर्ने हो तर प्रदर्शनमा आउन सकेको छैन अब चाँडै नै प्रदर्शनमा आउने भनेर चाहिँ प्रचार प्रसार गरिएको छ र यस लगतै वैशाखको अन्तिम साताबाट चाहिँ क्रेजीको सुटिङ हुने कुरा चाहिँ निर्देशक किशोर चौधरी सँगै निर्माता नारायण खतेवडाले हामीलाई जानकारी दिनुभएको छ शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस र शून्य छपन्न पाँच तिन सय बत्तिस दुईवटा फोन लाइन हामीले खोला गरिराखेका छौँ तपाईँ आउँदै गर्नुहोला फेरि पनि हामी गीततर्फ लाग्छौँ भगवान सरी भगवान सरी भगवान सरी ओ तिमीमै छ मेरो मन पनि समीप उनको हुन पाए भनेर आँखा मेरा नै लै राख्नेछु उनलाई दिलमा कसेर कसरी सोधु कसलाई सोधु के बोलाऊ बोलाउ के नाउले बोलाउ कुन ठाउँ के हो कहाँबाट आई थाहा छैन मलाई ओ लार लार लार पारेको देशमा अप्सराको भेषमा बादल पारीको देशमा अप्सराको भेषमा देखेँ मैले एउटी पारी आह सुन्दरी गुमाया मैले पाए बनाउने थिए भगवान् सरी भगवान् सरी भगवान् सरी भगवान् सरी ओ, ओ, ओ, ओ, ओ, ओ, da da da okay Nepali कथन चलचित्र रियाबाट यहाँले गीत सुन्दै हुनुहुन्छ प्रोग्राम अर्पण फिल्मी क्विजमा छौँ र अब प्रोग्रामको अन्तिम अन्तिम चरणमा आइसकेका छौँ र आज जम्मा एकजना साथीले कल गर्नुभएको थियो कुम्रोजबाट सुभाष थिङ र उहाँलाई दुईवटा प्रश्न राखेको थिएँ र कुनै पनि प्रश्नको सही जवाब दिन सक्नु हुँदैन सक्नु भएन र आजको कार्यक्रम हामीले कुनै पनि साथीलाई विजेता बनाउन सकेनौँ र प्रोग्राम सुनेर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै प्रोग्राम अर्पण फिल्मी क्विजबाट म सागर छुटिन्छु जाँदा जाँदै एउटा गीत गीत पहिलो पटक प्रोग्राममा बजाउँदैछु नेपाली कथानक चलचित्र ब्रह्माको गीत रहेको छ निकै कर्णप्रिय गीत सँगै छुटिन्छु हवस् त नमस्कार